मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सबै बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबै बिर्सेछु तिमीलाई सम्झिँदा बादलुको घुम्टोले इलाम बजार छोपिँदा मैले सबै बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा छम पाउजु बजाउँदै हिँड्थ्यो मेरी मायालो छ्याबारीको एकान्तमा भेट्न आउँथ्यो मायालो छम छम पाउजु बजाउँदै हिँड्थ्यो मेरी

सबै बिर्सेछु तिमीलाई सम्झिँदा झल झल सित मरम्ने फुल छै मेरी मायालो गजलले सुहाउने भरि छै मेरी मायालो झलझल फुल फुलझै मेरी मायालो गजलले सुहाउने परिझै मेरी मायालो यो मुटुको माछामा तिम्रै माया सङ्गाल्दा धरती पनि स्वर्ग चाहिँ लाग्छ सन्तानको मन्दिरमा प्रेमको कसम खाइदिँदा मैले सबै बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबै बिर्सेछु तिमीलाई सम्झिँदा बादलुको घुम्टोले इला बजार छोपिँदा सबै बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबै बिर्सेछु तिमीलाई सम्झिँदा मैले सबै बिर्सेछु